पनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ आधुनिक यात्राको श्रृङ्खला लिएर हामी हरेक हप्ताको सोमबार त्यस्तै गरी बुधबार र मङ्गलबार तपाईँको मासमा आउने गर्छौँ जे होस् हामी नेपाली सुगम सङ्गीतको फाँटमा रहेर चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ र यिनै सुगम सङ्गीतका चर्चित आवाजहरूसँगै एकैछिन भए पनि तपाईँलाई यो सङ्गीतको सागरमा सेयर गराउने कोसिस गर्छौँ यदि तपाईँलाई पनि आधुनिक गीत सङ्गीतहरू मनपर्छ कस्ता खाले गीत सङ्गीत तपाईँ सुन्न चाहनुहुन्छ तपाईँले हामीलाई प्रत्यक्ष रूपमा फोन गरेर पनि बुझ जानकारी लिन सक्नुहुनेछ अझ यस्तो खाले गीत बजाउनु गर्नुहोस् भनेर तपाईँले भन्नुभयो तपाईँले जसरी चाहनुहुन्छ आधुनिक यात्राको यो श्रृङ्खला हामी त्यसरी नै तपाईँको माझमा लिएर आउने गर्छौँ र आज पनि आइसकेका छौँ विशेष गरी आजको यो श्रृङ्खलामा मैले केही समय अगाडि रहेका आधुनिक गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने जमर्को गरेको छु र यति बेला तपाईँले आधुनिक यात्राको यो श्रृङ्खला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहटको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ र आधुनिक यात्राको श्रृङ्खलाको सुरुवात गर्न चाहन्छु नेपाली सुगम सङ्गीतको फाटमा निकै नै चर्चाको शिखरमा पुग्न सफल भइसक्नु भएको छ गायिका अन्जु पन्त यति बेला उनै चर्चित गायिका अन्जु पन्तको सुरमा केही समय अगाडि चर्चामा रहेको गीत हो तपाईँको माझमा राख्छु कसले लाने हो मलाई डोलीमा चढाएँ मलाई डोलीमा चढाई हन्जु पन्तको सुमधुर स्वर तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ विशेष गरी आधुनिक गीत सङ्गीतको संरक्षण र सम्वर्धनका लागि पनि हामीले आधुनिक यात्राको श्रृङ्खला तपाईँको माझमा लिएर आएका छौँ अलि धेरै दिनमा नै तपाईँको माझमा चाहिँ आधुनिक यात्राको श्रृङ्खला लिएर आउँछौँ र हप्तामा दुई तिन पटक हामी आधुनिक यात्राको श्रृङ्खलामा तपाईँसँग भेट हुनेछौँ र यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा राख्नेछौँ आज पनि यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ प्रविधि कक्षबाट राजको साथ मिलेको छ अनि तपाईँको साथमा छु म प्रतीक्षा र आधुनिक यात्राको यो श्रृङ्खलामा यति बेला फेरि पनि अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु निकै नै चर्चित भएको गीत हो निकै नै चर्चामा रहेको गीत हो तपाईँले निकै नै मन पराउनु भएको गीत अबको क्रममा तपाईँको माझमा राख्छु नरेन्द्र प्यासीको स्वरमा साधना एल्बममा समावेश रहेको गीत हो तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ एकै झल्को देखेपछि मनको पीडा लुक्छ तिम्रो दिमा छोरो खोट लाग्दा ओ तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ एकै झल्को देखे पनि मनको पीडा लुक्छ एकै झल्को देखे पनि मनको पीडा लुक्छ तिम्रो दिलमा चोट लाग्दा चाहे जस्तो माया मैले दिन सकिन कि तिमीले चाहे जस्तो माया मैले दिन सकिन कि या त तिमीले दिएको माया मैले लिन सकिन कि या त मैले लिन सकेन कि कहिले कहीँ तर्केर हो कहिले कहीँ तर्केर हिँड्दा मन दुख्छ एकै देखे पनि मनको पीडा लुक्छ एकै देखे पनि मनको पीडा रुन्छ तिम्रो दिलमा चोट लाग्दा तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ एकै झल्को देखे पनि मनको पीडा लुक्छ निकै नै मिठो आवाज तपाईँले सुनिसक्नु भएको छ नेपाली सुगम सङ्गीतको फाँटमा निकै नै चर्चामा रहेको गीत हो र यति बेला आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर यस्तै सुमधुर गीत सङ्गीतहरू तपाईँको माझमा राख्दा राख्दै आजको कार्यक्रमको अन्तमा आइपुगिसकेका छौँ यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकी कुनामा रहेर तपाईँले साथ दिनुभयो तपाईँप्रति आभारी छु र आधुनिक यात्राको यो सा यो समयसम्म यतिन्जेलसम्म प्राविधिक साथको लागि साथ दिनुभयो भएकोमा राजलाई धेरै धेरै धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु भोलि फेरि आधुनिक यात्राको अर्को बसाइ लिएर तपाईँलाई भेट्न आउने नै छु हवस् त नमस्कार